सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज अनि यो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको समय यहाँनिर रहने गर्दछ कार्यक्रम लोक झन्कारका लागि र हरेक दिन हरेक फरक कुरा हामी कार्यक्रम लोक झन् झन्कारमा रहेर गर्ने गर्दछौँ तपाईँलाई पनि थाहा नै छ आजको शुक्रबार व्यवसाय लोक सङ्गीतको जानकारीमूलक बसाइरहनेछ सुरुवात गर्न चाहन्छु एउटा सुमधुर भाकाबाट त्यसपछि भने म आजको कार्यक्रममा विशेष जानकारी विविध जानकारीहरूका साथमा उपस्थित हुनेछु हाँस्ने मन दुःख पर्दा रुने यो भाकापछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनिरहनु भएको छ र विश्वको जुनसुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई सुनिरहनु भएको छ विविध जानकारीहरू आजको श्रृङ्खलामा राख्छु मैले तपाईँलाई भनिसकेको छु चिठी पठामला तिम्रो नावैमा भन्ने जस्ता चर्चित धेरै चर्चित गीतका गायक लोकगायक सरोज गोपाल बज्राचार्यको निधन भएको छ हिजो मात्रै माया तिमीले सम्झँदै गरे सम्झी सम्झी रुने कामना गरे ढुङ्गे साँगुमा चिठी पठाउँला तिम्रो नाउँमा यस्ता दर्जनौ गीतका गायक सरोज गोपाल वज्राचार्यको निधन भएको हो बिहिबार बिहान पोखरा स्थित आफ्नै निवासमा गायक वज्राचार्यको निधन भयो चौसठी वर्षीय सरोज गोपालले चालिसभन्दा धेरै गीत लोकगीतहरू गाएका छन् उनका सबै गीत रेडियो नेपालमा छन् नक्कलीलाई भगाई लग्यो झिल्केले त्यस्तै देउराली उकाली चढेर मायालुको मोहनी बोली दाइको घर कहाँ हो कहाँ रानाबाना ढुकुराको जोडी लगायतका उनका धेरै चर्चित लोकगीतहरू छन् हिजोसम्म जुन बुधबार बेलुकासम्म कुनै पनि स्वास्थ्यमा समस्या नभएका बज्राचार्य राति अचेत भेटिएको पत्रकार तथा गीतकार आर्जु विष्ट सल्यानीले जानकारी दिएका छन् चिकित्सका अनुसार करिब तिन बजेतिर बिहान उहाँको निधन भएको हो वज्राचार्यको श्रीमती बाबा राणा पनि गायिका हुनुहुन्छ साथमा उहाँको एक छोरा र एक छोरी हुनुहुन्छ यहाँनिर लोकगायक सरोज गोपाल वज्राचार्यको निधन भएको समाचारलाई हामीले अगाडि बढायौँ त्यस्तै अर्को समाचार तपाईँका लागि लोकगायक भगवान् भण्डारी यस तिजमा नयाँ तिजको गीतका साथमा बजारमा आएका छन् केही समय लोकदोरी क्षेत्रबाट टाढा रहेका भगवान् भण्डारी फेरि पनि तिज गीत मार्फत झुल्किएका छन् त्यसो त उनका पहिलाका भाकाहरू निकै मन छुनेर निकै सफल पनि रहेका थिए चाहे खैरानीमा गेट अन्तै दिल जोड्यो कि निर्माया हुनै छोड्यो भेट लगायत त्यसको लगत्तै अझ धेरै चलेको गीत भन्नुपर्दाखेरि वनमा काँडा छ तिमी उता म यता ज्यान्त टाढा छ तर बिरानो न सम्झ माया गाडा छ लगायत हुँदै गयो धो धोका दिएर त्यस्तै चैतमासको हुरीले डाली लर्कायो लगायतका धेरै सफल गीतहरू साङ्गीतिक बजारमा पस्किएका भगवान् भण्डारी त्यस पछाडिका दिनमा भने उनी यो क्षेत्रबाट हराए र पछिल्लो समयमा चार दिन छुट्टी बोलको तिजको गीत मार्फत बजारमा आएका छन् यो जानकारी मैले भगवान् भण्डारीको विषयमा यहाँनिर राखेँ अर्को जानकारी अगाडि बढाउन चाहन्छु तेस्रो लोकदोरी अवार्ड हुँदैछ जसका लागि मनोनयन सार्वजनिक गरिएको छ तेस्रो राष्ट्रिय लोकदोरी अवार्ड दुई हजार एकहत्तरको मनोनयन सार्वजनिक भएको छ उन्नाइस विधामा अवार्डको मनोनयन सार्वजनिक गरिएको हो अवार्डमा सर् सर्वोत्कृष्ट लोकदोहोरी एल्बम लोकदोहोरी लय लोकदोहोरी शब्द लोकदोहोरी गायक गायिका नवगायक नवगायिका त्यस्तै लोकदोहोरी साँझ गायक दोहोरी साँझ गायिका दोहोरी नायक मोडल नायिका मोडल त्यस्तै प्रतियोगी गायिका प्रतियोगी गायक लोकदोहोरी निर्देशक लोकगीत लोकदोहोरी सङ्गीत संयोजन लोकदोहोरी रेकर्डिस्ट छायाङ्कन वाद्यवादक जस्ता विधा रहेका छन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको आयोजनामा हुने तेस्रो लोकदोहोरी अवार्ड दुई हजार एकहत्तर आगामी भदौ बिस गते राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी हुँदैछ अवार्डमा एकनारायण भण्डारी विनोद बाजुराली शिव सुवेदी पशुपति शर्मा विरय कार्की टिकापुन पूर्णकला विषी विष्णु माझी देवी घरती खुमन अधिकारी पुष्कल शर्मा हरिविष्ट लगायतका कलाकारहरूको सिर्जनामा उत्कृष्ट पाँचमा पर्न सफल भएका गीतहरू रहेका छन् समन्वय समितिका अध्यक्ष शिव हमालको सभापतित्वमा उक्त मनोनयन कार्यक्रम सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठानका पूर्वाध्यक्ष दुर्गा रायमाझी लगायतको उपस्थिति रहेको थियो मनोनयनमा रहेका गीतहरूको बारेमा म एकैछिनपछि जानकारी दिनेछु यति बेला एउटा भाका सुन्छौँ यो भाकापछि छोटो विश्राममा जानेछौँ त्यसपछि मनोनयनमा पर्न सफल गीतहरूको बारेमा म तपाईँलाई जानकारी दिनेछु मलाई देख्न पाउला कि नपाउला कसलाई सोध्ने होला यो स्वार्थी संसारमा कसलाई सोध्ने होला घाम हेर्छु डोलाउँछु सुन हेर्छु बोलाउँछु मेरी उनी कहाँ छिन कहाँ खोज्ने होला जति आत्मा जले देख पाउला तिमलाई देख्न पाउला दिन पाउला कसलाई सोधनी होला यो स्वार्थी संसारमा कसलाई सोधनी होला घाम हेर्छु बोलाउँछु सुन हेर्छु बोलाउँछु मेरी नि कहाँ छिन कहाँ खोज्ने होला खोज्ने हो नि कहाँ सिन कहाँ खोज्ने हो संसारमा कसलाई सोध्ने होला घाम हेर्छु टोलाउँछु सुन हेर्छु बोलाउँछु छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन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 सय पाँच साथै फ्री होम डेलिभरीको पनि व्यवस्था छ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall puttying cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो हल मार्ग बकुलर चितवन फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै तनाउ छाडी मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था पहिला पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot H M K Chitwan dot com tiles sanitary एवं बाथरूम फिटिंग का सामान को लगी मात्र मैनाली हाइड्रोड एंड सेनेटरी मात्र मैनाली हाइड्रोड एंड सेनेटरी हजुर हामी कहाँ दक्ष टाइल्स मिस्त्री दक्ष प्लम्बर टाइल्स सेनेटरी का सामान बाथरूम का सामान फलामे पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्यमा पाइन्छ हामी कहाँ रोकियो कम्पनीको धारो सात वर्षको ग्यारेन्टी पाण्डा मोटर रिजाल पोलिटैंकी धारा fitting PVC pipe GI pipe पनि उपलब्ध रहेको जानकारी गराइन्छ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 अमेरिका यहीबाट मनोनयनमा परेका उत्कृष्ट पाँच गीतहरू म यहाँनिर अगाडि बढाउँदैछु अमेरिका यहीबाट सीता केसी छाती चिरी हेरबाट सहदेव कोइराला फुल फुलेर सम्झना नि मगर फुल फुलेरबाट सम्झना नि मगर त्यस्तै आकाशीमा जुनबाट रोशन परियार दिल केसमाबाट जीवन प्याकुरेल छानिनु भएको छ त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी लय तर्फ छाती हेर सहदेव कोइराला त्यस्तै छैन गुनासो एकनारायण भण्डारी किन टाढा भयोबाट रामु खड्का बाह्र सत्ताइस कुराबाट विनोद बाजुराली सधैँ तिम्रो माया प्रसाद लामिछाने त्यस्तै सर्वोत्कृष्ट शब्द दुई हजार सत्तरीबाट मलाई अमेरिका यहीबाट पशुपति शर्मा जय जय होस् एकनारायण भण्डारी मेरो आधा जिन्दगी शिव सुवेदी मन मान्दैनबाट लालकुमार बराल तप्प तप्प आँसुबाट प्रसाद लामिछाने त्यस्तै सर्वोत्कृष्ट लोकदोरी गायकबाट कुलेन्द्र विश्वकर्मा किन टाढा भयोबाट रामजी खाँड छातीचिरी हेरबाट पशुपति शर्मा मलाई अमेरिका यहीबाट खुमन अधिकारी जहाँ भैनीबाट पुष्कल शर्मा पुरानो साथीबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोरी गायिकातर्फ टिकापुन ठ्याक्कै जोडी भन्ने भाकाबाट पुणकला विषी मायालुले मलाई त्यस्तै जुना झल्को मात्र आउने देवी घरती पुरानो साथीबाट विष्णु छाती जिरिएरबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोरी नवगायकबाट नेत्र भण्डारी सम्झे नजिक भाकाबाट सुमन परियार चाहे झैमाया दुर्गेश कार्की नभेटी मर्दिन गङ्गापुन पागल पनि हेमन्त आले के होला शुभ नामबाट छानिनु भएको छ त्यस्तै सर्वोत्कृष्ट लोकदोरी नवगायिकाबाट मैना रेशमी मगर लाउरी बाको छोरीबाट सम्झना लामिछानी मगर फुल फुलेर पहेँले भयोबाट शान्तिश्री परियार एकतर्फी मायाबाट तुलसी घरती भगवान्लाई झुक्ने गराउँछु भन्ने भाकाबाट शान्त परियार जिन्दगी छबाट सर्वोत्कृष्ट लोकदोरी साँझ गायक दुई हजार सत्तरी दोरी साँझ गायकतर्फ तारापति सुवेदी बिसौनी दोरी साँझ पोखराबाट सूर्यमणि आचार्य लजालु दोरी साँझबाट कृष्ण रेउले फेवा रोदी क्लबबाट जेबी ओली भेना दोरी साँझबाट जीवन दाहाल बिसौनी दोरी साँझ पोखराबाट छानिनु भएको छ सर्वोत्कृष्ट लोकदोरी साँझ गायिकाबाट मनमाया वाइवा फेवा रोदी क्लबबाट बेलीमाया पुलामी ललितपुर रोदी क्लबबाट सीता खपाङ्गी सगरमाथा दोरी साँझबाट शर्मिला कणेल कोटेश्वर दोरी साँझबाट मिरा गोर्खाली मायालु दो मिरा गोर्खाली मायालु दोरी साँझबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोरी नायक मोडलतर्फ महेन्द्र गौतम हो म पागल हो भाकाबाट शङ्कर विशी खान्न पीडालु त कोक्कायोबाट दुर्गेश थापा योजान तिम्रै नाउमाबाट विजय थापा एक एक जोडे दुई हुन्छ दुई दुई जोडे चार हुन्छबाट बाबुराम बोहरा नजर रसायबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोरी नायिका मोडलतर्फ मन्जिता केसी तप्प तप्पबाट पूजना स्त्री मेरो आधा जिन्दगीबाट पार्वती राई सबै देख्छु तरुणीबाट पूर्णिमा श्रेष्ठ एक एक जोडे दुई हुन्छबाट रश्मि तमाङ कस्तो मायाबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायिकाबाट तुलसी घरते घरती बाँकेबाट मालती खरेल कपिल वस्तु शान्तावली दाङ हरिमाया रायमाझी र बनिता बानिया काठमाडौँबाट सर्वोत्कृष्ट लोकदोहोरी प्रतियोगी गायकबाट विशाल रायमाझी बुटवाल प्रदीप दहाल धादिङ प्रदीप रोका सिन्धुपाल्चोक राजेन्द्र सुवेदी कास्कीबाट कमल विसी माइला बर्दियाबाट सर्वोत्कृष्ट लोकदोरी निर्देशक कपिल लामा किन टाढा भयोबाट शङ्कर विसी लाछाडोरीबाट त्यस्तै कुमार केसी पहिलो मायाबाट विजय थापा सोल्टिनीबाट प्रवीण भट्ट मायामा पागल यो भाकाबाट त्यस्तै सर्वोत्कृष्ट लोकदोरी गीत होइन रहेछ माइती घरबाट मिना अधिकारी बाँच्नकै लागि हरिविष्ट रोयो झम्टी झम्टी शक्तिचन्द भन्देऊ के हो माया विरही कार्की कस्तो रहेछ पिरती हिमाल घाली सर्वोत्कृष्ट लोकदोरी सङ्गीत संयोजन विनोद बाजुराली बाह्र सत्ताइस कुरा कृष्णविका फुलफुलेर पहेँले भयो हेमन्त शिशिर छाती हेर इन्द्रजीसी सानो तिमीले आखिर तारानाथ आचार्य झल्को मात्रै आउने बाटो सर्वोत्कृष्ट लोकदोहोरी रेकर्डिस्टतर्फ खड्क बाजुराली मालश्री रेकर्डिङ स्टुडियोबाट कुमार राणा मालश्री रेकर्डिङ स्टुडियोबाट राकेश सोनी प्रिज्म रेकर्डिङ स्टुडियोबाट रमेश सेन्चुरी प्रिज्म रेकर्डिङ स्टुडियोबाट कुमार पुन सानु मास्टर भोइस रेकर्डिङ स्टुडियोबाट सर्वोत्कृष्ट लोकदोरी छायाङ्कन करण चौसी योजन तिम्री नौमा भएकोबाट राजेश घिमिरे किन टाढा भयोबाट शम्भु चालिसे रुन्सु जहिले पनिबाट करण चौसिर मनमा पीडा छ देवराज आचार्य न्याउलीचरीबाट सर्वोत्कृष्ट लोकदोरी वाद्यवादक धर्म गन्धर्व सारङ्गीतर्फ सचिन ओली मादलतर्फ रत्नविक बाँसुरीतर्फ एमन थापा मगर मादलतर्फ दीपक थापा मगर बाँसुरीतर्फ यसरी फरक फरक विधामा मनोनयनमा कलाकारहरू पर्नुभएको छ र एउटा विधामा पाँचजनाको प्रतिस्पर्धा रहनेछ पाँचजनाबाट एउटा विधाबाट एकजना भने ah, विजेताको अवार्ड प्राप्त गर्न सक्नुहुन्छ तेस्रो लोकदरी अवार्डको मनोनयन सार्वजनिक विषयमा खबर तपाईँको लागि हामीले अगाडि बढायौँ यही खबरसँगै आजको लागि कार्यक्रम लोकझन्कारको समय सकिसकेको छ तपाईँसँग बिदा माग्ने समयमा हामी आइसकेका छौँ भोलि फेरि कार्यक्रम लोकझन्कारको अर्को विषयमा तपाईँ हाम्रो भेट हुने नै छ जसम्म प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई धन्यवाद हामीलाई सुनेर साथ दिने तपाईँहरू सम्पूर्णलाई धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्ज सुनेर साथ दिने तपाईँलाई धन्यवाद दिँदै रामु आचार्य विदा हुन्छु नमस्कार Thank you. भन्छौ मलाई हो म पागल हो तिम्रै निम्ति पागल हो तिम्रै नाम जपि जपी मन मान्छ मलाई हो म पागल हो तिम्रै निम्ति पागल हो तिम्रै नाम जपि जपि मर्ने मन छ मलाई समाजको दर्पण होला रेडियो अर्पण तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवा